धुलो लाग्छ यो धरती बिर्खै लाग्छन् फुलहरू यहाँ सबै भए जति सुन्ने सुन्ने आज आकाश एक्लो लाग्छ धरती व्यर्थै लाग्छन् ती फुलहरू यहाँ सबै भए जति सम्झिँदा तिमीलाई बिर्सन्छु पीडाहरू सबै केवल तिमीलाई नै मैले सम्झिँदा सम्झिँदा सम्झिँदा सम्झिँदा तिमीलाई तिम्रा चाहना मेरो बोल्छ मुटु पनि मेरो तिमी भित्र चल्छ तिमीमा तिमीमा तिमीमा तिमीमा तिमीमा सधैँ नै सम्झिँदा तिमलाई नै मैले सम्झिँदा सम्झिँदा tahun ku sayang सुनाना अन्जुली म थाप्छु तिमी माया देउन सम्झेर मलाई नै तिमीले सम्झेर मलाई नै तिमीले सम्झिँदा ीता सम्ता